पनि यो मुक्तक मुक्तकार सन्तोष अङ्गाईजीको आजको कार्यक्रम मुक्तक मालाको सुरुवातमा मैले तपाईँहरू समक्ष राखेँ किर्तिपुर काठमाडौँमा बस्दै आउनुभएका मुक्तकार सन्तोष अङ्गाईजीका मुक्तक लोभलाग्दा हुन्छन् स्वादिला हुन्छन् भनेर मैले भनिरहन पर्छ होला जस्तो लाग्दैन उहाँको बहुप्रतीक्षित मुक्तक संग्रह सयल अब पनि पाठक समक्ष यही एक गतेबाट आउँदैछ कार्यक्रमको तयारी कस्तो छ के भन्नुहुन्छ सन्तोषी सयलको बारेमा म उहाँसँगै श्रोता आजको कार्यक्रममा भलाकुसारी गर्नेछु आज म कम बोल्नेछु सन्तोषजीलाई पुर समय छ टेलिफोन सम्पर्कमा सोझै काठमाडौँबाट उहाँ जोडिँदै हुनुहुन्छ म स्वागत गर्नको लागि तयार छु तपाईँ कार्यक्रमको आनन्द लिनको लागि तयार रहनुहोस् कार्यक्रम मुक्तक मालाको व्यवसाय पक्कै स्वादिलो बन्नेछ सन्तोषजी कार्यक्रम मुक्तक मालामा तपाईँलाई स्वागत धन्यवाद सर साथै यतिखेर नेपाली मुक्तकमा वर्षौँदेखि क्रियाशील रहँदै आएको कार्यक्रम मुक्तक माला सुनेर बसिरहनुभएका समस्त आदरणीय श्रोताहरूमा म सन्तोष समुदायको हार्दिक नमस्कार व्यस्त हुनुहुन्छ त्यो व्यस्त समय थोरै हामीलाई पनि दिनुभयो हामी गदगत छौँ आज हामी सयल वरिपरि नै रहनेछौँ सयल आउन निकै ढिलो भयो कि भन्ने मलाई पनि लागेको हो अनि सम्पूर्ण पाठकहरूलाई पनि लागेको होला थोरै बताइदिनुहोस् न किन ढिला भयो के कारणले जसमा लाग्छ ढिलाको कुरा गर्दै गर्दाखेरि एक त खारिएर मात्र मुक्तक निकालौँ भनेर पनि धेरै वर्षसम्म चाहिँ मैले लेखी मात्र राखेँ पुस्तकाकार दिने सोच आएन ममा जब पुस्तकाकार दिनुपर्छ भन्ने लागेर मैले कभर पनि बाहिर ल्याइसकेको थिएँ बनाइसकेको थिएँ सामाजिक सञ्जालमा सेयर भइसकेको थियो र त्यसपछि चाहिँ तपाईँको लकडाउन भइदियो झन्डै पछिल्लो दुई तिन वर्ष चाहिँ कोरोनाले गर्दा गर्दाखेरि नेपालमा लकडाउन भयो र जतिखेर लकडाउन हुन्छ अब लकडाउनको बिचमा किताब निकाल्ने सोचै आएन र जब लकडाउन खुक्लो खुक्लो हुँदै गर्छ त्यसपछि अब चाहिँ निकाल्नुपर्छ है भन्ने भयो फेरि अर्को अर्को कोरोनाको चाहिँ अर्को भाइरस आएर चाहिँ तपाईँको अर्को भेरिएन्ट आएर चाहिँ फेरि लकडाउन हुनुपर्ने गर्नुपर्ने अवस्था सिर्जना भयो त्यसको कारणले गर्दाखेरि पनि तपाईँको अलिकति ढिला हुन गएको हो यसो भन्दै गर्दाखेरि फेरि तपाईँको पछिल्लो समय मैले केही स्रष्ट साथीहरूको चाहिँ भर्चुअल विमोचन भएको पनि थाहा थाहा छ तपाईँले पनि थाहा पाउनु भएको छ मैले पनि थाहा पाएको छु मलाई चाहिँ कहिल्यै पनि तपाईँको त्यसरी विमोचन गरौँ भन्ने लागेन त्यो मेरो आफ्नै अब जिद्दी भनौँ कि मेरो विचार भनौँ त्यसले गर्दाखेरि पनि ढिला हुन गएको है तर मलाई त्यो गर्न चाहिँ मनै लागेन किनभने मेरो वर्षौँदेखिको लगानी छ नेपाली मुक्तकमा त्यसो हुँदै गर्दाखेरि तपाईँको मैले भनेको मेरो लागि एउटा उत्सव हो पहिलो कृति त्यो पनि वर्षौँदेखि आफूले मेहनत गरेर लेखिराखेको किताबबाटै मैले निकालिराखेको कृति त्यो भएको कारणले पनि कम्तीमा आफ्ना शुभचिन्तकहरूको अगाडि विमोचन गरौँ भन्ने लागेर पनि ढिला गरेको विमोचनको विकल्प पनि थियो नि भन्ने लागेको थिएँ तपाईँले सँगसँगै जोडिहाल्नुभयो मैले त्यतातिर जानै परेन यो धेरै वर्ष त भनिरहनु भएको छ ठ्याक्कै कति समयभित्रको हो यो सयल यस्तो हो तपाईँको अब मुख नै भनेर लेखेको चाहिँ तपाईँको दस बाह्र वर्ष भयो होला त्यो तपाईँले पनि बुझ्नुहुन्छ तपाईँले पुस्तक माला कार्यक्रम चलाउँदै गर्दा हामी सुरुवाती चरणबाटै जोडिएको हो त्यहीँबाट हिसाब गर्दै आउँदाखेरि पनि झन्डै एक दशक जति पुग्न लाग्यो होला त्योभन्दा अगाडिदेखि लेख्दै आएको हो तपाईँको चाहिँ पैँसठी सालमा म परोपकार आदर्श उच्च मावि पढ्दाखेरि तपाईँको चाहिँ मैले लेखेको रचना कलेजबाट चाहिँ त्यो हरेक शुक्रबार चाहिँ लाइब्रेरियन लाइब्रेरियन्सहरूले टिप्नुहुन्थ्यो र आइतबार चाहिँ तपाईँको प्रिन्ट गरेर भित्तामा टाँसिन्थ्यो त्यो बेला त्यो बेलादेखि लेख्दै आइयो पछि तपाईँको कोरिया गइसकेपछि फेसबुक चलाइयो त्यसपछि तपाईँको चाहिँ नेपाली मुक्तकमा मुक्तकै कार्यक्रमलाई लिएर नेपाली मुक्तकको श्रीवृद्धिमा लागेका रेडियो कार्यक्रमहरू सुन्न थालियो र त्यता पनि जोडिन थालेपछि चाहिँ ए अब चाहिँ रेडियोमा नै पर्छ है भन्ने लागेर धेरै रेडियोमा पठाउँदै गरियो र त्यहाँबाट त्यसो गर्दै गर्दाखेरि चाहिँ तपाईँको केही लेखनमा पनि त्यो तपाईँको सुधार आएको हो कि भन्ने मलाई लाग्छ तपाईँले पैँसठी सालदेखि नै मुक्तकै लेख्छु भनेर मुक्तक लेख्नुभयो कि होइन चार हरब चाहिँ यसरी कोरिराखौँ न आफ्ना मनका कुराहरू राखिराखौँ भन्ने हिसाबले लेख्नु भएको थियो यस्तो हो तपाईँको के हो भने सुरुवाती चरणमा चाहिँ तपाईँको अब मुक्तकै भनेर लेखिएन हेर्नुहोस् तपाईँको शब्द मात्र थुपारेर कविता भने यो होइन तपाईँको काफिया जस्तो मात्र मिल्यो मिल्यो भने यो गजल हो भने यो तपाईँको चार हरफ चारतिर फर्काएपछि मुक्त चार लाइनको हुन्छ यो सायरी हो भन्ने बुझेर लेख्न थालेको हो भले अझै पनि तपाईँको मुक्तक हामीले लेखिरहेको मुक्तक नै मुक्तक हो होइन त्यो पनि फेरि अर्कै पाटो रह्यो कि हामी त हामीले जे गरिरहेछौँ चार हरफमा जुन तपाईँको चाहिँ जसरी हामीले मुक्तक लेखिरहेछौँ त्यही नै मुक्तक हो भनिरहेछौँ अझै पनि तपाईँको चाहिँ हामीभन्दा भन्दा अघिल्लो पुस्ताले चाहिँ चार लाइन बाहेककोलाई पनि मुक्तक मानिरहेको अवस्था पनि छ भनेपछि तपाईँको आजको अवस्था चाहिँ यो छ भनेपछि मैले जोड्न खोजेको चाहिँ तपाईँको पैँसठी सालमा नै हामीले यही हो मुक्तक भनेर लेख्ने त कुरै भएन यो भनेको बिस्तारै सुधार गर्दै गर्दै यहाँसम्म आइएको हो र सुरुवाती चरणमा भनेको तार हरफ हुनुपर्छ मुक्तकमा यो सायरी हो है भनेर चाहिँ लेख्दै गरिएको निकै लामो समयको तपाईँको मेहनत मुक्तक सङ्ग्रहमा पक्कै हामीले पाउनेछौँ तैल मुक्तक सङ्ग्रहलाई कसरी चिनाउनुहुन्छ अब म आफैले आफूले निकालेको कृतिलाई चिनाउनु भनेको अलिकति जटिल काम नै हो म भन्दा पनि मेरो पुस्तक बोल्छ भन्ने कुरामा म ढुक्क छु मैले बोल्न नसक्ने कुरा पनि पुस्तकले बोल्छ भन्ने कुरामा म विश्वस्त छु आशावादी छु तैपनि मैले भन्नै पर्दा चाहिँ मैले लेखेको जुन पुस्तक आउँदैछ शैली मुक्तक सङ्ग्रह यो चाहिँ मानक शैलीमा आधारित छ जुन नेपाली मुक्तको मानक शैली भन्छौँ हामी चतुष्पदीय शैलीलाई त्यसमा आधारित छ र मेरो मुक्तकमा चाहिँ विषय विविध निरन्तरता बढी पाइन्छ र तपाईँको हरेक मुक्तकले चाहिँ एउटा निश्चित पात्रलाई उभ्याएर त्यो पात्रको आवाज बोल्ने प्रयास गरेको छ भन्ने मलाई लाग्छ विकृति विसङ्गति यावत कुराहरूमा मुक्तक छ तपाईँको देश प्रेम माया प्रेम सबै विषयमा मुक्तक छ अधिकांश विषयमा भनौँ सबैमा त समेट्न सक्ने कुरै भएन अधिकांश विषय फरक फरक विषयमा मतलब केन्द्रित छ र तपाईँको जुन विषयमा लेखिएको छ जुन सन्दर्भमा लेखिएको छ कम्तीमा त्यो विषयसँग सम्बन्धित र त्यो सन्दर्भ र सन्दर्भसँग सम्बन्धित व्यक्तिहरूलाई चाहिँ यसले मेरै आवाज बोल्यो भन्ने लाग्छ भन्ने मलाई लाग्छ कस्तो मिठो कुरा गर्नुभयो मेरो यो मुक्तक सङ्ग्रह चाहिँ मैले भन्नै पर्छ काल्पनिकतामा भन्दा पनि यथार्थतामा केन्द्रित छ केन्द्रित मुक्तक सङ्ग्रह हो भन्न चाहन्छु म आफै चाहिँ एकदम खुसी लाग्यो मलाई यो कति मिठो नाम जुराउनु भयो क्या सयल कसरी जुराउनु भयो थोरै बताइदिनुहोस् त यो नामको सन्दर्भमा भन्नुपर्दाखेरि चाहिँ तपाईँको हाम्रो परिवारमा हाम्रो सानो परिवारमा कुरा गरौँ हामी तिनजना छौँ तिनैजनाको नाम सबाट आउँछ मेरो सन्तोष श्रीमतीको सीता र नानुको चाहिँ सिसम तिनैजनाको नाम सबाट आउँछ र मलाई केही साथीहरूसँग विशेष गरी म तपाईँलाई यो प्रसङ्ग जोड्नै पर्छ कृष्णदेवकोटा कोटा पोखरामा हुनुहुन्छ उहाँसँग सुरुवाती चरणमा अब किताब निकाल्न पर्यो मलाई किताब निकाल्न कर गर्ने मध्ये एकजना उहाँ पनि हुनुहुन्छ त्यसपछि तपाईँको चाहिँ अब के नाम राख्ने त भनेर कुरा गर्दाखेरि उहाँले अब तिम्रो तिनैजनाको नाम चाहिँ सबाट आउँछ त्यो भएपछि तिम्रो त सन्तान हो नि त्यो कृति तिमीले सन्तानको नाम अर्को सन्तानको नाम पनि सभाकै राख्नुपर्छ भन्ने सल्लाह दिनुभयो त्यसपछि <laughs> तपाईँको चाहिँ त्यसपछि तपाईँको मैले शब्दकोशमा हेरेँ कि एकदम इमान्दारितापूर्वक भन्नुपर्दाखेरि के नाम राख्ने त भनेर शब्दकोशमा हेर्दै गर्दाखेरि तपाईँको चाहिँ सयल भन्ने नाम भेट्यो यो नाम चाहिँ भेट्ने बित्तिकै मलाई किन मन पर्यो भने मैले जतिखेर तपाईँको चाहिँ त्यो नाम खोज खोज्दै थिएँ त्यो बेला मेरो मुखमा एउटा मुक्त झन्डिरहेको थियो क्या मेरो आफ्नै मुद्दा यो सोयल भन्ने शब्द छ कि फेरि मैले तपाईँलाई कुराकानीकै क्रममा रोकेँ त्यो तपाईँको मुखमा झुन्डिराखेको मुक्तक चाहिँ सुनिहालौँ न पहिला हुन्छ म म यो यो मुक्तक जोडिहाल्छु है त दिमागभित्रै परो महल बिहे गरेपछि हाँसो खुसी भए गयल बिहे गरेपछि दिमाग भित्रै पर्यो मैल बिहे गरेपछि हाँसो खुसी भए गयल बिहे गरेपछि पिन्जडाको चरी चाहिँ नियन्त्रित भइयो पिन्जडाको चरी चाहिँ नियन्त्रित भइयो सकिएछ सुख बिहे गरेपछि बडो मार्मिक ढङ्गले लेख्नु भएको मुक्तक कार्यक्रम मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेघार्चमा हुनुहुन्छ आजको कार्यक्रम मुक्तक मालामा वैशाख एक गते विमोचन हुनै लागेको मुक्तकार सन्तोष अम्गाईजीको मुक्तक संग्रह सयल हामी सयलको वरिपरि रहेर मुक्तकार सन्तोष अम्गाईजीसँग कुराकानी गरिरहेका छौँ मुक्तकका दर्जनौ संग्रह अहिले पाठक समक्ष आएका छन् सन्तोषजी र हराएका पनि छन् तपाईँसँग पर्याप्त समय थियो लकडाउन बिचमा आइदियो कतिको सन्तुष्ट हुनुहुन्छ आफ्नो सङ्ग्रहप्रति जसले पाठकको मन मस्तिष्कमा गहिरो छाप छोड्नेछ भनेर पक्कै पनि लेखकको हैसियतमा रहेर बोल्नु पर्दा केही न केही अपेक्षा चाहिँ गरिराखेको छु म आफैले पनि भलै त्यो मेरो अपेक्षा पुरा होला नहोला त्यो फरक कुरा हो किन पनि मैले अपेक्षा राखेको छु भने पछिल्लो समय मुक्तक लेखेरै धेरैजना साथीहरूको मन जित जितेको हो कि भन्ने आवाज चाहिँ कतै भइराखेको छ धेरैजना साथीहरूको माया पाइराखेको वर्तमान अवस्थामा यति भन्नलाई मलाई हिचकिचाउनुपर्छ जस्तो पनि लाग्दैन र तपाईँको साथीहरूको माया पाउँदै गर्दाखेरि मैले हिजोको दिनमा तपाईँको व्यक्तिगत सन्तुष्टिको लागि मुक्तक लेख्ने गर्थेँ भने अब चाहिँ मैले मेरो कुरा मात्र लेख्न हुन्न है मैले यो समाजको लागि पनि केही लेख्नुपर्छ भन्ने लागेर अलिकति मुक्तक लेखनमा चाहिँ तपाईँको अध्ययन अनुसन्धान गरेर पनि मैले मुक्तक लेख्ने गरेको छु पछिल्लो समय त्यो भएको कारणले पनि पक्कै पनि मैले अरूको आवाज बोल्दै गर्दाखेरि जसको आवाज मैले बोलेको छु ती पक्षले त ओहो यो त हाम्रै मान्छे रहेछ यसले त हाम्रो कुरा बोलेको छ भन्ने हिसाबले उहाँहरूको प्रेम चाहिँ मैले पाउँछु कि भन्ने चाहिँ मलाई लाग्छ र तपाईँको मेरो मुक्तकमा मैले अघि पनि भनेको थिएँ विषय विविधता छ त्यो कारणले तपाईँको चाहिँ अब सबैलाई सबै मुक्तक मनपर्छ भनेर म भन्न सक्दिनँ किनभने तपाईँलाई म एउटा उदाहरण दिन्छु मैले सुदूरपश्चिममा विद्यमान अझै पनि तपाईँको त्यहाँ कतिजनाको चाहिँ मृत्यु भइराखेको हामी समाचार सुन्न पाउँछौँ पढ्न पाउँछौँ थाउपडी थाउपडीको विषयमा मैले मुक्तक लेखेको छु त्यो मुक्तक तपाईँको चाहिँ जो सुदूरपश्चिमको नारी हुनुहुन्छ उहाँलाई मेरै आवाज बोलो यसले भन्ने लाग्न सक्छ उहाँको मन मैले जित्न सक्छु तर काठमाडौँमा रहेका चेलीहरूले त्यो मुक्तकलाई जसरी सुपमा रहेका चेलीहरूले प्रेम गर्नुहुन्छ जसरी चाहिँ उहाँको मन जित्न सफल हुन्छ काठमाडौँका चेलीको जित्न सक्दैन कि भन्ने पनि लाग्छ त्यही भएको कारणले पनि सबैको मन जित्छ भन्ने चाहिँ म मलाई लाग्दैन र के आधारमा पनि सबैलाई कुनै न कुनै मुक्तकले सुन्छ भन्ने लाग्छ भने विषय विविधता छ मैले सुदूरपश्चिमको कुरा मात्र लेखेको छैन सुदूर पूर्वको कुरा पनि लेखेको छु मैले काठमाडौँको कुरा पनि लेखेको छु तपाईँको रुकुम रोल्पा बैतडीको कुरा पनि लेखेको छु त्यो आधारमा चाहिँ अपेक्षा चाहिँ राख्न सक्छु पक्कै पनि हो श्रोताको पाठकको मन मस्तिष्कमा गहिरो छाप छोड्न सफल हुन्छ मुक्तक सङ्ग्रह हामी पनि आशावादी छौँ सन्तोषजी जस्तो म एउटा सङ्ग्रह निकाल्न चाहन्छु भने मलाई आइपर्न सक्ने अप्ठ्यारा र मैले गर्नै पर्ने कुरा के के हुन सक्लान् अहिले त तपाईँ त्यसकै सेरोफेरोमा हुनुहुन्छ मैले यो रहर गरिहालेँ भने तपाईँ मलाई के भन्न चाहनुहुन्छ मलाई भन्नाले या यो कार्यक्रम सुनिरहनु भने जो अहिले सङ्ग्रह निकाल्नको लागि तयारी अवस्थामा हुनुहुन्छ पक्कै पनि तपाईँको मुक्तकको कृति निकाल्दै गर्दाखेरि जटिलता चुनौती चाहिँ एकदमै देखा पर्ने रहेछन् जस्तो कि तपाईँको पछिल्लो समय नेपाली मुक्तक ताली पाउने विधा मात्र बनेको हो कि भन्ने मलाई लाग्छ एउटा कविले मञ्चमा गएर कविता सुनाउनु अगाडि उसले मुक्तक भन्छ मुक्तक सुनाउँछ त्यो के का लागि त भन्दाखेरि तालीका लागि मासलाई आफूतिर ध्यान आकर्षण गराउनका लागि अनि एउटा गजलकारले तपाईँको मञ्चमा गयो भने पहिला मुक्तक सुनाएर चार हरफ सुनाउँछु एउटा छोटो मुक्तक सुनाउँछु यसरी हेर्दाखेरि चाहिँ तपाईँको मुक्तक ताली पाउने विधाको रूपमा स्थापित भएको छ यो चाहिँ सुन्ने सक्यो मुक्तकले एउटा उपन्यासले एउटा कथाले दिन सक्ने भाव दिन सक्छ भन्ने हामी अक्सर पाठक वर्गमा चाहिँ त्यो थाहा परेकै छैन क्या त्यो कारणले मुक्त किनेर पढ्ने दिँदा होइन भन्ने भएको छ अनि फेरि म तपाईँको पाठकको मात्र कमजोरी अरू पक्षलाई मात्र कमजोरी देखाएर म पन्छिन चाहिँ मिल्दैन म आफै पनि जिम्मेवार भएरै मुक्तक लेखिराखेको छु झैँ लाग्छ त्यो हैसियतमा रहेर हेर्दाखेरि हामी चाहिँ तपाईँको मुक्तक त अब चार लाइन त हो नि अनुप्रास मिलाएकै भरमा मुक्तक बन्छ भन्ने भन्ने मनस्थितिमा चाहिँ मुक्तक लेखिराखेका छौँ धेरैले यसकै उपज हो यो चाहिँ तपाईँको रहरै रहरमा किताब निकाल्ने अब तपाईँको एक त राम्रो लेख्न सक्ने कतिले तपाईँको चाहिँ आर्थिक हिसाबले गर्दाखेरि पनि किताब लेख्न नसकेको अवस्था छ किनभने बजारको अभाव छ होइन त्यो तपाईँ पनि बुझ्नुहुन्छ मुक्तक ता सुन्ने ताली बजाउनै सक्यो किने किन्ने र यो मुक्तक सङ्ग्रह चाहिँ पढ्नुपर्छ है यसले धेरै कुरा दिन सक्छ एउटा कथाले एउटा उपन्यासले दिन सक्ने कुरा एउटा ठुलो कविताले दिन सक्ने कुरा चाहिँ मुक्तकले दिन सक्छ भन्ने भाव नै हामीमा पैदा भएको छैन क्या त्यो कारणले तपाईँको चाहिँ मुक्त किनेर पढ्ने वातावरण नबनेको कारणले अहिले चाहिँ तपाईँको बजारको अभाव छ जब बजारको अभाव हुन्छ तपाईँको चाहिँ प्रकाशकको अभाव हुन्छ तपाईँको किताबमाथि लगानी गर्ने मान्छे भेटिन् तपाईँ लेख्नु पनि छ त्यसपछि तपाईँको लगानी पनि गर्नु छ आर्थिक हिसाबले र त्यो लगानीको प्रतिफल पनि पाइँदैन तपाईँको सिग्नेचर गर्यो सही गर्यो हजुरलाई सप्रेम उपहार भन्यो दियो यसैमा रुमल्लिरहेको छ क्या मुक्तक अहिले त्यो भएको कारणले पनि मैले अब तपाईँको के देख्नुहुन्छ समाधानको उपाय भनेर तपाईँले सोध्दै गर्दाखेरि पहिलो नम्बरमा म के के भन्छु भने सर्जक आफू एकदम जिम्मेवार हुनु पर्यो तपाईँको जब चार लाइन हो त हो नि मुक्तक भन्ने जब मनस्थिति हामीमा रहन्छ त्यसले समस्या निम्त्याउँछ है मुक्तक चार लाइन मात्र होइन के मुक्तकमा हो ठिक छ संरचनाको हिसाबले चार हरफ हो तर तपाईँको गागरमा सागर अटाउने विधा हो मुक्तकलाई किन भनियो त मुक्त त चार हरफ हो तर तपाईँको चाहिँ एउटा उपन्यासले दिन सक्ने भाव दिनु पर्यो नि त एउटा कथाले दिन सक्ने भाव दिन सक्नु पर्यो चार हरफमा त्यही भएको कारणले हामी आफू सजग हौ पहिला अध्ययन गरेर लेखौँ मन सुने लेखौँ र तपाईँको म आफै हुन त यतिखेर मैले बोल्दै गर्दाखेरि तपाईँको चाहिँ अब कतिलाई नराम्रो पनि लाग्न सक्छ म एकदम इमान्दार भएर भन्नुपर्दा म जुन पाए त्यो किताब पढ्दिनँ र जुन किताब मलाई पढ्न मन लाग्छ म किनेर पढ्छु भनेपछि तपाईँको चाहिँ सबैले त्यो खालको चाहिँ आफ्नो विचार निर्माण गरौँ न तपाईँको किनेर पढ्ने वातावरणको विकास गरौँ हामीले चिया खाएर पनि त तपाईँको चाहिँ एउटा होटलमा छिरियो भने यति महँगो छ सय डेढ सय रुपियाँ एउटा होटलमा चिया खाँदा जान्छ हाम्रो तपाईँको सय डेढ सय रुपियाँ हालेर किताब किन्न नसक्ने अवस्थामा पनि छौँ जस्तो लाग्दैन के तपाईँले यसो भन्दै गर्दा हाम्रो बानी चाहिँ कस्तो छ भने मानौ हामी कुनै एउटा स्थानमा बसेका छौँ र हामी हामीलाई सङ्ग्रह उपहार अर्को जिल्लासम्म दुई तिनवटा जिल्ला पारीसम्म आयो भने हामी तिन चार सय रुपियाँ खर्च गरेर हाम्रो समयको पनि खर्च गरेर त्यो उपहारमा आएको किताब लिन जान्छौँ अनि दङ्ग पर फर्काउँछौँ तर हामीले त्यही किताब चाहिँ बजारमा गएर किन्यौँ भने हाम्रो समय पनि बचत रहन्छ अनि हामीले त्यही अनुसारको खर्च पनि गर्नु पर्दैन पैसा पनि बचत हुन्छ भन्ने हाम्रो दिमागमा अझै पनि आएको छैन पक्कै पनि हो त्यसकै उपज त हो यो अहिले तपाईँको चाहिँ मुक्तकले बजार नपाउनुको कारण र जब मुक्तकले बजार पाउँदैन बजार नपाउने भएपछि कसले तपाईँको किताबमा लगानी गर्छ सो त तपाईँको चाहिँ प्रकाशकको अभाव हुन्छ होइन त्यो प्रकाशकको अभाव भइसकेपछि तपाईँको चाहिँ आर्थिक हिसाबले कमजोर भएको तर राम्रो लेख्ने संस्थाहरू त अगाडि आउन सक्ने वातावरणै बन्दैन नि त यी र यस्तै अप्ठ्याराहरू सङ्ग्रह तपाईँ यदि निकाल्दै हुनुहुन्छ भने आउन सक्ने हुन् अब विचार गर्नुहोस् आफू पनि तयारी गर्नुहोस् सङ्ग्रह पाठक समक्ष ल्याउनुहोस् यस्तो सङ्ग्रह ल्याउनुहोस् तपाईँको सङ्ग्रह पाठकले पैसा तिरेर खर्च गरेर पढ्नुहोस् विमोचन गरेर सङ्ग्रह बाँड्ने चलनले एउटा सामान्य लेखकलाई सङ्ग्रह निकाल्ने भोग पनि दबाएर राख्नु परेको अवस्था छ र यस्तो समयमा किनेर पढ्नुपर्छ भन्ने एउटा कतिलो उदाहरण तपाईँको सङ्ग्रह सयल भन्ने छ भन्नेमा हामी ढुक्क छौँ पछिल्लो समयमा मुक्तक बुझ्दा बुझ्दै पनि मुक्तका बारेमा थप हामीले यसरी चर्चा परिचर्चा गरिरहँदा पनि धेरै सङ्ग्रहहरू पानीका फुका जस्तै भएका छन् र यही भएर पनि होला अहिलेसम्म मुक्तक सङ्ग्रह पाठक समक्ष ल्याउनको निमित्त विभिन्न ठुला पब्लिकेसनहरूले चासो दिइरहनु भएको छैन हामीले हाम्रो सङ्ग्रहलाई बलियो बनाएर पाठक समक्ष ल्याउनु पर्ने देखिन्छ पक्कै पनि पक्कै पनि यो समय म आफैलाई पनि यो समय चाहिँ एकदम चुनौतीपूर्ण छ मेरै लागि पनि एकदमै चुनौतीपूर्ण छ भन्ने लागेको छ र भोलि म आफैलाई चाहिँ भित्री मनमा एकदम इमान्दार भएर तपाईँलाई भन्नुपर्दाखेरि भोलिको दिनमा मेरो सयद मुक्त सङ्ग्रह बाहिर आइसकेपछि तपाईँको पाठकहरूले होइन मन पराउनु भयो भने र तपाईँको भोलि मुक्त सङ्ग्रह पनि किनेर पढिन्छ है भन्ने त्यो वातावरण बनिदियो भने मेरो जिन्दगीको सबभन्दा ठुलो सफलता त्यही हुनेछ भन्ने मलाई लाग्छ किनभने एक खालको नजिर बस्छ तपाईँको ए मुक्तक सङ्ग्रह पनि बिग्दो रहेछ है मुक्त सङ्ग्रहले पनि लगानी उठाउँदो रहेछ एउटा मुक्तकार लेखेरै दुई चार पैसा कमाउन सक्ने हुँदो रहेछ है भन्ने भएपछि म जस्ता हजारौँ मुक्तकारहरू भोलिको दिनमा जन्मिन्छन् त्यही भएको कारणले म यो चुनौतीको बावजुद अहिले नेपाली मुक्त क्षेत्रमा उपस्थित भएको छु मैले यो चुनौती मोल्नकै निमित्त म तयार भएको छु बाँकी कुरा भनेको मेरो वर्ग के साथी सङ्गी पाठकहरूकै आत्मा छ पक्कै पनि पाठकहरूले तो माया दिनुहुनेछ आज सन्तोष अम्गाईजीको सयल पाठकहरू समक्ष आउँदाखेरि खोजी खोजी पढ्नुहुनेछ सन्तोषजीले पनि आफूले सकेसम्म भ्याएसम्म पाठकहरूको हात हातमा सङ्ग्रहलाई पुर्याउनु नै हुनेछ भोलिका दिनमा अर्को व्यक्तिको सङ्ग्रह यस्तै मुक्तकमा लागि पर्ने मुक्तकको अभियन्ता भएर काम गरिरहने र कच्चपको मुक्तक लेख्ने व्यक्तिले मुक्तक सङ्ग्रह निकाल्न चाहेमा पब्लिकेसनहरू खुसी खुसी आउनेछन् त्यो दिन पक्कै आउनेछ र यो सङ्ग्रहले त्यो बाटो निर्माण गर्नमा बहुत ठुलो भूमिका निर्वाह गर्नेछ भन्ने हामीलाई लागेको छ वर्तमान समयमा अन्य विधाका तुलनामा कहाँ राख्नुहुन्छ मुक्तकलाई मुक्तकलाई त मैले भनिसकेँ तपाईँको मुक्तक त ताली पाउने विधा हो भनेर मैले अघि नै भनिसकेँ तर अब चाहिँ अब चाहिँ तपाईँको हामीले अन्य विधा भन्दा मुक्तकलाई चाहिँ माथि उठाउन पर्छ यसको लागि तपाईँ हामी निरन्तर विशेष गरी नेपाली मुक्तकमा कलम चलाउने सम्पूर्ण साथीहरू रै ढङ्गले एकजुट भएर अगाडि बढ्न सकियो यो एउटाले अर्कोलाई प्रेम गर्न थालियो तपाईँको एउटा असल पाठक असल सर्जक भएर चाहिँ खोजी खोजी नयाँ नयाँ विषयमा तपाईँको अरूले नलेखेको विषयमा मुक्तक लेख्दै गइयो धेरै पाठकहरूसम्म पुग्ने वातावरण आफूले चाहिँ तय गरियो भने पक्कै पनि तपाईँको भोलिको दिनमा यो जुन अहिले जस्तो जटिल अवस्था छ त्यसको अन्त्य हुन्छ र नेपाली मुक्तकले चाहिँ तपाईँको नयाँ बाटो तय गर्छ एकदमै मुक्तक अगाडि बढ्छ र विशेष गरी नेपाली मुक्तकमा बलियोसँग कलम चलाउने साथीहरूलाई पनि हौसला चाहिँ तपाईँको प्राप्त हुन्छ भन्ने मलाई लाग्छ सन्तोषी लगभग तपाईँले बाह्र चौध वर्षदेखि निरन्तर मुक्तक लेखनमा कलम चलाइरहनु भएको छ सक्रिय भएर लागिरहनु भएको छ मुक्तकका हरेक गतिविधिहरूमा तपाईँको बाक्लो उपस्थिति छ यतिका समयसम्म मुक्तकमा आफ्नो समय खर्चिरहनुहुँदा नयाँ पुस्तालाई लोभ्याउन के छ मुक्तक भित्र र लेख्नुपर्छ भनेर आकर्षित गर्न चाहनुहुन्छ थोरै शब्दमा सानो संरचनाको एउटा कविता कविताकै उपविताको रूपमा हामीले मुक्तकलाई मान्दै आइरहेछौँ भले अब चाहिँ तपाईँको मुक्तकलाई मुक्तकै रूपमा अगाडि बढाउनु पर्छ है कविताका अब जस्तो तपाईँको कविताका छोटा रूपहरूले आफ्नो पहिचान बनाइसकेको अवस्थामा तपाईँको चाहिँ संस्कृतको श्लोकी शैली हिन्दीको चतुष्पदी अङ्ग्रेजीको क्वाट्रियन र उर्दू फारसीको तपाईँको चाहिँ रुवाइया शैलीबाट प्रभावित भएर हामीले लेख्न थालिएको विधा हो मुक्तक मुक्तकलाई मुक्तकै रूपमा अगाडि बढाउनुपर्छ भनेर लागिराख्दाखेरि तपाईँको चाहिँ मुक्तक एकदम थोरै शब्दमा धेरै कुरा बोल्न सक्ने विधा हो र तपाईँको पछिल्लो समय हामी हरेक व्यक्ति चाहिँ यो समय एकदमै व्यस्त छ व्यस्तताको बावजुद तपाईँ हामी हामीले चाहिँ थोरै समयमा धेरै कुरा पाउन सक्ने पिता चाहिँ मुक्तक हो भन्ने लाग्छ मलाई त्यो कारणले पनि हामी सबैजना अधिकांशले चाहिँ अब पछिल्लो समय ज जसले मुक्तक लेखिरहेछौँ यही हिसाबले चाहिँ हामी अगाडि बढियो अझै बढी सजग भएर अगाडि बढियो भने पक्कै पनि मुक्तकको भविष्य सुनौलो छ भन्ने लाग्छ र म आफ्नै कुरा गर्नुपर्दाखेरि पनि मलाई धेरैजना साथीहरूले चाहिँ त्यो प्रतिक्रिया दिइराखेको म पाउँछु तपाईँको वाचनले गर्दा तपाईँले चाहिँ फरक फरक विषयमा खोजी खोजी मुक्तक लेख्दै गर्दाखेरि चाहिँ तपाईँबाट नै प्रेरित भएर मुक्तक लेख्न थालेको हो भन्ने केही साथीहरू पनि मैले पाउँछु के त्यही भएको कारणले म आफैले पनि व्यक्तिगत हिसाबले मुक्तकलाई माथि उठाउनका निमित्त के कसरी लागिराखेको छु भन्ने कुरा त पक्कै पनि यहाँहरूलाई थाहै छ अरू त अब तपाईँको मैले खास के भनौँ है पक्कै पनि हो मुक्तकप्रति तपाईँको प्रेम तपाईँको समयको लगानी तपाईँको उमेरको लगानी म शब्दमा बयान गर्न सक्दिनँ कार्यक्रम मुक्तक मालामा धेरै पटक हामीले यस विषयमा चर्चा परिचर्चा गरेका छौँ प्रत्यक्ष भेटमा पनि तपाईँ र मेरा कुराकानी भएकै हुन् अब हामी एक गतेको कार्यक्रमतर्फ जाउँ न कस्तो तयारी गरिरहनु भएको छ कस्तो तयारी चलिरहेको छ अब वैशाख एक गते त अहिलेसम्म तपाईँसँग भएको सयल राम्रो हुनेछ यस्तो छ तपाईँको अहिले चाहिँ म किताबकै काममै छु व्यक्तिगत हिसाबले एकदमै इमान्दारितापूर्वक भन्नुपर्दा र तपाईँको हाम्रो मौखिक सहमति चाहिँ नेपाल मुक्त प्रतिष्ठान चाहिँ यसको प्रकाशक हो भले आर्थिक कुराहरू यतातिर नजाउँ प्रकाशकको रूपमा नेपाल मुक्त प्रतिष्ठान खडा भएको छ र नेपाल मुक्त प्रतिष्ठानकै आयोजनामा विमोचन हुने हो त्यही भएको कारणले पनि विमोचनकै मिति तय भइसकेको अवस्थामा विमोचनको एक दुई दिन अगाडि चाहिँ हामीले कुन फर्मेटमा कसरी कार्यक्रम गर्ने भनेर हामी चाहिँ बस्छौँ मुक्त प्रतिष्ठान केन्द्रका साथीहरूसँगै बसेर त्यो कार्यक्रम कुन फर्मेटमा अगाडि बढाउने भनेर हामीले एउटा निर्णय गर्नेछौँ र अहिलेसम्म चाहिँ तपाईँको मैले व्यक्तिगत हिसाबले अब मेरा शुभचिन्तकहरूलाई चाहिँ निम्त्याउने काम मात्र गरेको छु निम्तो दिने काम मात्र गइसकेको छु सुटुक्क मैले तपाईँलाई समय दिएँ कार्यक्रम कहाँ हुँदैछ कहिले हुँदैछ कुन समयमा हुँदैछ थोरै जानकारी बाँडिदिनुहोस् न हजुर शैल मुक्त सङ्ग्रह चाहिँ वैशाख एक गते दुई हजार उना असी वैशाख एक गते राष्ट्रिय नाचघर जमलमा चाहिँ विमोचन हुने तय भएको छ र एक गते दिउँसो एक बजेबाट कार्यक्रम सुरु हुनेछ चयल मुक्तक सङ्ग्रहको विमोचन भव्य रहोस् हाम्रो धेरै धेरै शुभकामना तपाईँलाई मुक्तक माला परिवार लगायत कार्यक्रम सुनिरहनुहुने सम्पूर्ण प्रिय श्रोताहरूको तर्फबाट पनि शुभकामना भव्य बधाई दिन चाहन्छु म तपाईँलाई र यो कार्यक्रम सुनिरहनुहुने श्रोताहरू जो टाढा हुनुहुन्छ आफू जान असमर्थ हुनुहुन्छ भने कार्यक्रमलाई सफल बनाउन तपाईँको ठाउँबाट हुन सक्ने सहयोग तपाईँको ठाउँबाट हुन सक्ने पहल पक्कै गर्नुहुनेछ अनि काठमाडौँ आसपास हुनुहुने साथीहरूलाई खबर गर्नुहुनेछ जो राजधानी बाहिर हुनुहुन्छ अनि राजधानीभित्र हुनुहुन्छ भनेर पक्कै यो मिठो नयाँ वर्षको भेट अर्को हुनै सक्दैन तपाईँ कार्यक्रममा जानु नै हुनेछ हामीलाई त्यस्तो लाग्छ पक्कै पनि भने तपाईँले यति भन्दै गर्दाखेरि म आफैलाई पनि लागिराखेको कुरा चाहिँ तपाईँको म मैले सोच्नु पर्दा मैले मेरो व्यक्तिगत हिसाबले म सफल मात्र म मात्र सफल हुने होइन कि मैले तपाईँलाई अघि नै भनेको छु मैले मुक्तक सङ्ग्रह बजारमा ल्याइसकेपछि यसले जस्तो छाप छोड्छ म किनभने तपाईँको एक खालको अपेक्षा गर्नेहरूको पनि त जमात छ नि यो सहयोगले तपाईँको जस्तो छाप छोड्छ त्यसपछि आउने किताब किताबहरू आउने कृतिकारहरूलाई पनि त्यसले चाहिँ केही न केही सकारात्मक नकारात्मक असर पार्छ भन्ने मलाई लाग्छ त्यही भएको कारणले भोलिको दिन उज्जवल बनाएर अगाडि बढ्ने हो कि यस्तै अहिले जस्तो चलिराखेको छ यही परिपाटीमा हामी अगाडि बढ्ने हो त्यो चाहिँ सम्पूर्ण पाठकले मेरा शुभचिन्तकहरूले बुझ्ने बेला आएको छ र नेपाली मुक्तकलाई एकदमै माथि उठाउनु छ मुक्तकलाई चाहिँ अझै माथि लानुपर्छ है यही हो बेला यो मुक्तक सङ्ग्रह धेरैले अपेक्षा गरिराखेको राम्रो अपेक्षा राखिराखेको बेला बेलामा तपाईँ सबैजना तपाईँ हामी सबैजना मिलेर लागियो भने पक्कै पनि म मात्र नभएर नेपाली मुक्तक नै सफल हुन्छ भन्ने मेरो विचार हो किनभने म एउटा लेखक मात्र नभएर हिजोको दिनमा पनि नेपाली मुक्तको श्रीवृत्तिमा संस्थागत हिसाबले नै नेतृत्व गरेर आइराखेको व्यक्ति हो त्यो कारणले पनि यति भन्दै गर्दा मलाई त्यो अप्ठ्यारो मान्नुपर्छ जस्तो चाहिँ लाग्दैन यहाँहरूले जस्तो साथ दिनुहुन्छ जस्तो सहयोग दिनु हुनेछ यो बेलामा तपाईँले जुन भूमिका खेल्नुहुनेछ त्यसले चाहिँ नेपाली मुक्तको भोलिको बाटोलाई पनि केही न केही कुनै न कुनै हिसाबले चाहिँ धेरै होस् या थोरै भए पनि प्रभाव पार्छ भन्ने मलाई लाग्छ त्यही भएर जो जो नेपाली मुक्तको चाहिँ विकास चाहनुहुन्छ जसले मेरो खुसी चाहनुहुन्छ तपाईँहरूले जे जति सक्नुहुन्छ आफ्नो क्षेत्रबाट आफूले जे जति सहयोग गर्न सक्नुहुनेछ जे जस्तो भूमिका खेल्न सक्नुहुनेछ त्यो भूमिका चाहिँ निभाइदिनु होला यति चाहिँ म आग्रह गर्छु र धेरैजना साथीहरूले पछिल्लो समय सामाजिक सञ्जालमा पनि खुसी व्यक्त गरिराखेको मैले पाउँछु यो सयलको चाहिँ निमन्त्रणा भनेर बनेको एउटा त्यो ब्यानर छ त्यो चाहिँ धेरैजना साथीहरूले चाहिँ सेयर गरेको मैले पाउँछु हो यस्तै प्रेम अझै धेरैजना साथीहरूले दिइराख्नु भयो भने पक्कै पनि केही न केही अर्थ चाहिँ राख्छ है यसले नेपालीमा हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ आज हामीले कार्यक्रममा सयल वरिपरि रहेर कुराकानी गऱ्यौँ सयलभित्र के कस्ता मुक्त खरबहरू सङ्ग्रहित छन् त्यो पक्कै पनि पाठकहरूले प्रतीक्षा गरिरहनु भएको छ अब केही समय पश्चात त तपाईँले हातैमा सयललाई सुमसुम्याउँदै काखैमा राखेर पढ्न पाउनुहुनेछ वैशाख एक गतेबाट त्यो समय पक्कै चुर्नेछ तपाईँलाई अन्त्यमा अब दुईजना यत्रो बेर गफ गरिरहँदा चयलभित्रबाट केही मुक्तक सुनिएन भने त यो कार्यक्रम सुनिरहनु हुने श्रोताहरू पनि रिसाउनु होला अहिलेसम्म किन मुक्तक भन्न नलगाएको होला मदनले भन्ने पनि लागिराखेको होला अहिले भने हामी चयलभित्रबाट तिनवटा मात्रै मुक्तक सुन्नेछौँ म सोही आग्रह गर्न चाहन्छु सन्तोषजीलाई चयलभित्रबाट तिनवटा मुक्तक सुनौँ अनि हामी बिदा हुन्छ हुन्छ सर म मुक्तक जोड्छु न त ओखती दिएछ न त खोप लगाएछ बरु मुटुमा अन्धविश्वासको चोप लगाएछ न त ओखती दिएछ न त खोप लगाएछ बरु मुटुमा अन्धविश्वासको चोप लगाएछ जुन धामीलाई मेरी आमा डाक्टर सम्झिन्थिन् न त ओखती दिएछ न त खोप लगाएछ बरु मुटुमा अन्धविश्वासको चोप लगाएछ जुन धामीलाई मेरी आमा डाक्टर सम्झिन्थिन् उसले नै आज बोक्सी आरोप लगाएछ बडो मार्ने बडो मिठो मुक्तक अर्को अर्को सुनौ छानिएर देशकै ठुला ठालु मन्त्री भएका छन् खुइलिए पनि सिङ्गै तालु मन्त्री भएका छन् छानिएर देशकै ठुला ठालु मन्त्री भएका छन् खुइलिए पनि सिङ्गै तालु मन्त्री भएका छन् हात चलाउन जानेका हामी परदेशी भइरहँदा छानिएर देशकै ठुला ठालु मन्त्री भएका छन् खुइलिए पनि सिङ्गै तालु मन्त्री भएका छन् हात चलाउन जानेका हामी परदेशी भइरहँदा उता जिब्रो चलाउन सिकार मन्त्री भएका छन् वाह यस्तै यस्तै मिठो व्यङ्ग्य यस्तै मिठो झटारो सहेलभित्र धेरै छन् कतिवटा मुक्त राख्नु भएको छ सन्तोषजी मैले त तँ पनि सोध्न चाहे यस्ता यस्ता मिठा मिठा मुक्त खरबहरू मैले सुनिराखेको छु सयलमा एक सय बहत्तरवटा मुक्तक छ एक सय बहत्तर अन्तिम अन्तिम मुक्तक एउटा सुनौ अब हामी अन्तिम मुक्तक म अन्तिममै राखेको एउटा मुक्तक सुनाउँछु छिटो गई बजार छिटो गई हाट किन्नु भनेको छ पुर्याउनु अगावै लासलाई घाट किन्नु भनेको छ छिटो गई बजार छिटो गई हाट किन्नु भनेको छ पुर्याउनु अगावै लासलाई घाट किन्नु भनेको छ भुइँमा सुतेकै कारण हिजो बा बित्नु भएपछि छिटो गई बजार छिटो गई हाट किन्नु भनेको छ पुर्याउनु अगावै लासलाई काट किन्नु भनेको छ भुइँमा सुतेकै कारण हिजो बा बित्नु भएपछि छोराले पण्डितका लागि खाट किन्नु भनेको छ तपाईँलाई पनि लाग्छ होला है यो मुक्तक चाहिँ तपाईँले काहीँ वाचन गर्नुभयो भने मदनले मलाई सबै ठाउँमा सबैभन्दा धेरै अनुरोध गर्ने मुक्तकै यही हो भनेर पक्कै पनि पक्कै पनि मैले बुझिसकेको छु यहाँलाई सबभन्दा बढी मन परेको मुक्त चाहिँ यही नै हो जस्तो अन्त्यमा सङ्ग्रह पढ्न चाहनेहरूका लागि जो सयल मुक्तक सङ्ग्रह पढ्न चाहनुहुन्छ विमोचन पश्चात उहाँहरूका लागि सङ्ग्रह हातैमा पुर्याउनको लागि के छ उहाँहरूले कसरी पढ्न पाउनुहुन्छ तपाईँले कसरी उहाँहरूको अनुरोधलाई सहज गर्न सक्नुहुन्छ थोरै बताइदिनुहोस् त प्रिय पाठकहरूको लागि पक्कै पनि सङ्ग्रह पढ्न चाहनुहुने साथीहरूले मलाई चाहिँ फेसबुकमै सन्तो समगाई भनेर सर्च गर्न सक्नुहुनेछ नेपालीमा सन्तो समगाई छ र तपाईँको अङ्ग्रेजीमा तपाईँको चाहिँ एसएनटिओएसएफ एएमडिएआई सन्तोष समगाई छ यसमा सर्च गर्न सक्नुहुनेछ र मलाई म्यासेज गर्न सक्नुहुनेछ त्यसै गरी तपाईँको अन्ठानब्बे चालिस साठी नब्बे चौध अन्ठानब्बे चालिस साठी नब्बे चौध र क्यान्सल हुनेहरूको लागि चाहिँ अन्ठानब्बे तेह्र छ छ छ सात दुई तिन अन्ठानब्बे तेह्र छ छ छ सात दुई तिन यो दुईवटा नम्बरमा चाहिँ मलाई सम्पर्क गर्न सक्नुहुनेछ त्यस्तै मेलबाट चाहिँ मलाई भेट्न चाहनुहुने साथीहरूले चाहिँ सन्तोष अम्गाई एसएनटिओएसएफ एएमजिएआई चारवटा अन अन अन अन at the rate Gmail dot com यसमा चाहिँ म्यासेज गर्नुभयो भने पक्कै पनि मैले रेस्पोन्स गर्छु यसरी सम्पर्क गर्नुभयो भने दयालु मुक्तक सङ्ग्रह सहज रूपले मलाई सम्पर्क गर्नुभयो भने मैले उहाँहरूलाई चाहिँ अनुकूल हुने हिसाबले कसरी सकिन्छ म उपलब्ध गराउने प्रयासमा पक्कै पनि जुट्नेछु आफ्नो व्यस्त समय सुटुक्क छोडेर हामीलाई दिनुभयो हामी गदगद छौँ मैले कार्यक्रमको सुरुवातमा नै भनेको थिएँ तपाईँको शैल मुक्तक सङ्ग्रह सम्पूर्ण पाठकहरूको मन मस्तिष्कमा मिठो बास बस्न सफल रहोस् र पछिसम्म पनि नेपाली मुक्तकमा तपाईँलाई लागेको लोभलाग्दो मुक्तक सङ्ग्रह कुन हो भनेर कसैले कसैलाई प्रश्न गर्छ भने उत्तरमा सय लाओस् यो शुभकामना हाम्रो तपाईँलाई यो समयको निमित्त धेरै धेरै धन्यवाद यो शुभेच्छाका निमित्त यहाँ र विशेष गरी मुक्तक माला परिवारप्रति म विशेष आभार व्यक्त गर्न चाहन्छु धेरै धेरै धन्यवाद नमस्कार उहाँ हुनुहुन्थ्यो मुक्तकार सन्तोष समगाईजी यही वैशाख एक गते बिहिबार दिनको एक बजे राष्ट्रिय नाचघर चमल काठमाण्डुमा उहाँको मुक्तक संग्रह सयल विमोचन हुँदैछ उहाँलाई भव्य बधाई भव्य शुभकामना तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो श्रोता कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि कार्यक्रमको लागि भनेर मुक्तक पठाउन मन छ प्रतिक्रिया बाँड्न मन छ भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माला at the rate Gmail dot com तथा मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा तपाईँले मुक्त खराबहरू प्रतिक्रियाहरू छोड्न सक्नुहुन्छ कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई सिटुक्कसम्म सम्झदै म मदन भण्डारी छोड्छु हस्त श्रोता मिठा मिठा सपना सबै के भागमा परून् नमस्कार शुभरात्री